छ यसैबीच महासङ्घले केन्द्रीय समितिले दिउँसो एक बजे श्रमजीवी पत्रकारको अवस्था अभिव्यक्ति स्वतन्त्रता र सुरक्षाका विषयमा अन्तर्क्रिया कार्यक्रम गर्दैछ यस्तै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार चार महासंचित वन शाखाले नानगढमा पर्वत फेरी आयोजना गरेको छ नानगढको लायन्स चोकबाट सुरु भएको पर्वत फेरी सहीचोक पोलचोक हुँदै पुनः लायन्स चोकमा नै फर्किएर टुङ्गिएको थियो पर्वत फेरीमा चितवनका विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो प्रभात फेरि समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष जनक अर्यालले लोकतन्त्रमा पनि पत्रकारहरू असुरक्षित हुनु चिन्ताको विषय भएकाले पत्रकारहरूको सुरक्षामा जोड दिनुपर्ने बताउनुभयो विगत एक वर्षमा चितवनमा अठाइसवटा प्रेस स्वतन्त्रता गति विरोधी गतिविधि भएको जानकारी दिँदै उहाँले प्रेस स्वतन्त्रता विरोधी गतिविधि रोक्न सबैलाई आग्रह पनि गर्नुभयो सरकार र निर्वाचन प्रक्रिया विरुद्ध आन्दोलन गर्दै आएका नेकपा माओवादी सहितका तेत्तिस दलले निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका छन् सरकार गठनका लागि भएको पच्चिस बुधे समति कार्यजना भएसम्म निर्वाचन प्रक्रिया अगाडि नबढाउन माग गर्दै तेत्तिस दलहरूले निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका हुन् चार दलको एकलौटी निर्णयले प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन भएको विरुद्धमा उत्रिएका तेत्तिस दलले सरकार गठन ताका भएको पच्चिस बुधे समितिको खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन् माओवादी सहितका तेत्तिस दलले आफ्ना माग पूरा नभएसम्म निर्वाचन सम्बन्धी काम अघि बढ्न नदिने चेतावनी समेत दिँदै आएका छन् नेपाल विद्युत प्राधिकरणले दैनिक दुई घण्टा लोडसेडिङ घटाएर आइतबारदेखि लागू हुने गरी दिनमा आठ घण्टा मात्र लोडसेडिङ गर्ने भएको छ विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घण्टा लोडसेडिङ घटाउन लागेको प्राधिकरणले जनाएको छ केही दिन अघिदेखि अघोषित रूपमा लोडसेडिङ घटाउँदै आए पनि आइतबारदेखि औपचारिक रूपमा लागू गर्न लागेको प्राधिकरणले जनाएको छ पछिल्लो समय कालीगण्डकी मध्यमर्स्याङतिर मर्स्याङ्दी लगायतका अन्य साना आयोजनाबाट उत्पादन बढेको हिउँ पग्लेर नदीमा जलस्तर बढेपछि उत्पादनमा सुधार आएको प्राधिकरणले जनाएको छ सरकारले आउँदो असार एक गतेदेखि खाना पकाउने ग्यासको दुई थरी सिलिन्डर लागू गर्ने भएको छ असार एक गतेदेखि घरासी परिजनका लागि रातो र व्यावसायिक परिजनका लागि निलो रङका सिलिन्डर प्रयोगमा ल्याइने नेपाल ओइल निगमले जनाएको छ यसअघि फागुनदेखि दुई थरी ग्यासको व्यवस्था लागू गर्ने भने पनि व्यवसायसँग कुरा नमिलेपछि रोकिएको थियो तर अहिले आपूर्ति मन्त्रालय लगायत सरकारवाला सबै सक्रिय भएकाले दुई थरी ग्यास सिलिन्डर लागू गर्ने तयारी गरेको ऐल निगमका प्रवक्ता शिवप्रसाद पुडासनीले जानकारी दिनुभयो ऐल निगमले सार्वजनिक सूचना निकाली जेठ मसान्तसम्म आवश्यक प्रक्रिया पूरा गर्न सरकारवाला सबैलाई आग्रह गरेको छ निगमले प्रमाणित विक्रेतालाई ग्यास फार्म उपलब्ध गराउन र उपभोक्ताको जानकारीका लागि आफ्ना विक्रेताको नाम ठेगाना सहितको सार्वजनिक सूचना निकाल्न उद्योगीलाई आग्रह गरेको छ यस्तै तोकेको ढाँचामा उपभोक्तालाई ग्यास कार्ड भराउन र जुन ग्यास उद्योगको विक्रेता हो त्यो उद्योगको नाम साइनबोर्डमा लेखी सबैले देख्ने गरी राख्ने व्यवस्था मिलाउन विक्रेतालाई निगमले अनुरोध गरेको छ नवलप्रासीको प्रगति नगरमा गैराती भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लो पन्ध्र प नौ एक पाँच नम्बरको मोटरसाइकल र ना दुई छ अडसठी पैँतिस नम्बरको पिकअप भ्यान आपसमा ठक्कर खाँदा मोटरसाइकल पछाडि बस्ने स्याङ्जा रूपसिंह डाँडाका अर्जुन नेपानेको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरीकारले कावासोतीले जनाएको छ मोटरसाइकल चालक रूपन्देही दुधराक्ष नौबस्ने विजय भण्डारीको उपचारका क्रममा एलाइभ ट्रमा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 राष्ट्रसङ्घीय सहायता मिसनका अनुसार गएको महिना आतंकवादी आक्रमण लगायत हिंसात्मक घटनामा पाँच सय पन्चानब्बेजना सर्वसाधारणसहित सात सय बाह्रजनाको ज्यान गएको छ एक हजार छ सय जना घाइते भएका छन् यो सन् दुई हजार आठको जुन यता एक महिनामा भएको मृत्युका घटनामध्ये सबैभन्दा धेरै हो उत्तरी इराकमा सरकार विरोधी सुन्नी प्रदर्शनकारीको शिविरमा सेनाले छापा मारेता हिंसात्मक घटनामा वृद्धि भएको मिसनको भनाइ छ इराकको गृह मन्त्रालयले भने अप्रेल महिनामा जम्मा दुई सय पैँतालिसजनाको ज्यान गएको जनाएको छ राजधानी बगदादमा सबैभन्दा धेरै दुई सय एघारजना मारिएका छन् भने चार सय चार सय छयासी जना घाइते भएका छन् त्यस्तै दियाला सलाहुद्दिन किर्कुक नेनेवार र अनवर प्रान्त पनि धेरै प्रभावित मध्ये पर्ने राष्ट्रसङ्घीय सहायता मिसनले जनाएको छ खेल समाचार आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्रीमा गैराती नेपालले ओमानलाई अठाइस रनले हराएको छ यससँगै डिभिजन दुईमा उक्लने सम्भावना कायमै छ भने शीर्ष दुईमा नपरे डिभिजन थ्रीमा रहने सम्भावना बलियो भएको छ नेपालले आज इटलीलाई ठूलो अन्तरले पराजित गरे र अमेरिका बर्मुडासँग पराजित भए नेपालको शीर्ष दुईमा पर्ने सम्भावना हुनेछ चार खेलको समाप्तिमा अमेरिकाको छ अङ्क छ भने नेपालको चार अङ्क छ गैरा जति अमेरिकालाई हराएको युगण्डाको आठ अङ्क छ र डिभिजन दुईमा बढाउने पक्का भएको छ एक सय एकसठी रनको लक्ष्य पक्षाएको मान छयालिस दशमलव चार ओभरमा एक सय बत्तीस रनमा अल आउट भयो सञ्जम रेग्मी र वसन्त रेग्मीले समान दुई दुई तथा पारस खड्का पृथ्व बास्कोटा र शक्ति गौसनले एक एक विकेट लिए पहिले ब्याटिङ गरेको नेपालले पुरै पचास ओभर खेलेर नौ विकेटको क्षतिमा एक रन बनाएको थियो ज्ञानेन्द्र मल्लले चौतिस विनोद भण्डारीले बत्तीस पारस खड्काले अठाइस शरद भेस्वाकारले सत्ताइस रनको योगदान गरे भने अरू खेलाडीले दोहोरो अङ्कको स्कोर बनाउन सकेनन् सुभाष खकुरेल र शक्ति गौसनले एक अनिल मण्डलले सात वसन्त रेग्मीले पाँच पृथ्वी बास्कोटाले छ चन्द्र साउदले नट आउट छ र सन्झम रेग्मीले नट आउट चार रन जोडे जितपछि नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा समेत उक्लिएको छ यसैबीच SSC under nineteen elite cup cricket आजदेखि सुरु भएको छ मलेसियाको किन्नरा मैदानमा जारी पहिलो खेलमा नेपाल कुवेत विरुद्ध ब्याटिङ गरिएको छ ताजा अवस्थामा नेपालले अठाइस ओभरको समाप्तिमा सात विकेट गुमाएर एक सय छब्बिस रन जोडेको छ नेपालका लागि पवन श्रेष्ठ तेइस र सुशान्त भारी शून्य रनमा क्रिजमा रहेका छन् यसै गरी अन्य खेलहरूमा थाइल्याण्ड विरुद्ध हङकङ अहिले ब्याटिङ गरिरहेको छ उसले समाचार तयार पार्दछ तेइस ओभरको समाप्तिमा तीन विकेट गुमाएर छ्यानब्बे रन जोडेको छ त्यस्तै बहराइनले दिएको सत्तरी रनको लक्ष्य पक्षाउँदै मलेसिया भने अहिले जवाफी ब्याटिङमा छ उसले तीन दशमलव एक ओभरमा बिना विकेटको क्षतिमा नौ रन जोडेको छ त्यस्तै अफगानिस्तान विरुद्ध साउदी अरेबिया ब्याटिङमा रहेको छ उसले तेत्तिस दशमलव चार ओभरको समाप्तिमा चार विकेट गुमाएर छयत्तर रन जोडेको छ उता इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एक मात्र खेल हुने भएको छ बेलुका सभा आठ बजेपछि इडन गार्डन कोलकातामा हुने खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्नेछन् अहिलेसम्म नौ खेल खेलेको राजस्थान छ खेलमा जित हात पार्दै बाह्र अङ्कका साथ तेस्रो स्थानमा छ भने राजस्थानभन्दा एक खेल बढी खेलको कोलकाताले तिनवटामा जित हात पारेको छ ऊ सातौं स्थानमा छ आज खेल जिते राजस्थान दोस्रो स्थानमा उक्लनेछ भने कोलकाताले जिते कुनै परिवर्तन हुने छैन यसअघि गराती सम्पन्न भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पुणे वारियर्सलाई सत्र रनले पराजित गरेको थियो बेङ्गलोरले जितका लागि दिएको एक सय अठासी रनको लक्ष्य पक्षाएको पुणेले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय सत्तरी रन मात्र जोड्न सक्यो अहिले एससिसी ट्वेन्टी ट्वेन्टी क्रिकेटमा ACC under nineteen elite cup क्रिकेटमा नेपालले भर्खर मात्र एउटा विकेट गुमाएको छ पवन श्रेष्ठ तेइस रन बनाएर क्रिज तेइस रन बनाएर पेभलियन फर्किएका छन् अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक विश्व प्रेस स्वतन्त्रता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै चितवनमा बिहान प्रभात फेरि निकालियो गएको वर्ष चितवनमा अठाइसवटा प्रेस स्वतन्त्रता विरोधी गतिविधि आइतबारदेखि लागू हुने गरी दुई घण्टा लोडसेडिङ घट्ने नवलप्रासीको प्रगतिनगरमा गैराती भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गयो अप्रेल महिना इराकको पछिल्लो पाँच वर्ष यताकै घातक एक महिनामा सात सय बाह्रजनाको मृत्यु र आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्रीमा नेपालद्वारा ओमान अठाइस रनले पराजित उन्नाइस वर्ष मुनिको क्रिकेटमा कुवेत विरुद्ध नेपाल ब्याटिङ गर्दै अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज बिदा भई नमस्कार